नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब ट्राफिक खबर विस्तारमा काठमाडौँबाट जनकपुरतर्फ गइरहेको नातिन ख छ शून्य पाँच पाँच नम्बरको यात्रुवाहक बस हेटोडा नारायणगढ सडक खण्डको ज्यामिरेमा हिजो बिहान दुई बजे अनियन्त्रित भई सडकमा पल्टदा सत्रजना यात्रु गम्भीर गम्भीर घाइते भएका छन् घाइतेको चितवन जिल्लाको शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्य मकवानपुरले जनाएको छ उक्त बसका तीन यात्रु हेटोन अस्पतालमा सामान्य उपचार गराई घर फर्किएको जिल्ला प्रहरी जिल्ला प्रहरी मकवानपुरले जनाएको छ प्रहरीको नियन्त्रण कक्षले जनाएको छ ट्राफिक खबर अब सम्पूर्ण सडकको वर्तमान अवस्थाको बारेमा जानकारी